सभानमा आज मलाई तिमी आयो अर्कोसँगै देखिरहेको छु तिम्रो नजर आउँछु किन रोज्छौ आफैलाई जब चाहिसक्यो मलाई बुझिसकेको छु तिम्रो छ मलाई नखरा गर्न पर्दैन तिम्रो चालु पढिसकेको छु सोचिरहनु पर्दैन तिमीलाई स्वीकारिसकेको छु नखरा गर्न पर्दैन तिम्रो चालु trouble उभिएको छु यस सारालाई कुर्दैछु सोच भन गाह्रो भयो कि तिमीलाई छेउको गेट छोड्नलाई निस्को तिमी भिज गर्छु तिमी çumi çumi časte Milajma, gonna kara, me, mi bis going kara